Thank you. भन्ने हैन सिन्दुर पोते लगाउँदै माया हुन्छ भन्ने हैन पछि कहिल्यो नाता टुट्छन् छुट्छन् थाहै छैन पछि कहिल्यो नाता टुट्छन् छुट्छन् थाहै छैन सिन्दुर पोते गगन Gracias. छन् भन्ने छैन चाहेर निकयौँ कुरा भुल्न खोजो भुलिँदैन चाहेर निकयौँ कुरा भुल्न खोजो भुलिँदैन सिन्दुर पोते लगाउँदैमा माया हुन्छ भन्ने भेटिँदैन सोचे जस्तो रोजरे जस्तो जीवन सबको भेटिँदैन जसलाई माया गरौँ जुनी जुनी मेरो देखी सिंदूर पोत